छोरी फोनमा जिस्काइरहन्थ्यो घरिघरि दिनैभरि फोनमा जिस्काइरहन्थ्यो तिमीले मलाई छाड्यो भने झुन्डी मर्छु भन्थ्यो झुन्डी मर्छु भन्थ्यो सिमरन किन हो सिमरन सिमरन सिमरन ओ सिमरन किन हो उठाउँदिनौ फोन ओ सिमरन किन हो उठाउँदिनौ फोन ओ सिमरन किन हो उठाउँदिनौ फोन भने कति साह्रो निष्ठुरीको मन सबै बढाइदियो मेरो मुटुको धडकन टेन्सन माथि टेन्सन सिमरन किन हो सिमरन किन हो उठाउँदिनौ फोन ओइ सिमरन किन हो उठाउँदिनौ फोन ओइ सिमरन किन हो उठाउँदिनौ फोन कहिले मिसकल कहिले म्यासेज कहिले फोन नै हान्थ्यो कहिले मिसकल कहिले म्यासेज कहिले फोन नै हान्थ्यो मेरो दिलको राजा भन्दै फोनमै चुप्प खान्थ्यो फोनमै खान्थ्यो सिमरन किन हो सिमरन सिमरन ओइ ओइ ओइ सिमरन ओइ सिमरन किन हो उठाउँदिनौ फोन ओइ सिमरन किन हो उठाउँदिनौ फोन ओइ सिमरन किन हो उठाउँदिनौ फोन जान पनि कति साह्रो निसुरीको मन सबै बढाइदियो मेरो मुटुको धड्कन टेन्सन माथि टेन्सन सिमरन किन हो किन हो सिमरन किन हो उठाउँदिनौ फोन ओ सिमरन किन हो उठाउँदिनौ फोन ओ सिमरन किन हो उठाउँदिनौ फोन इन्टरनेटमा कति मिठो कुरा हुन्थ्यो हाम्रो इन्टरनेटमा स्वर्गभन्दा झन् रमाइलो हुन्छ भन्थ्यो भेटमा हुन्छ भन्थ्यो भेटमा सिमरन किन हो सिमरन सिमरन सिमरन किन हो फोन ओइ सिमरन किन हो फोन ओइ सिमरन किन हो फोन छन पनि कति साह्रो निष्ठुरीको मन ठ्याप्पै बढाइदियो मेरो मुटुको धडकन ए टेन्सन माथि टेन्सन सिन्द्रन किन हो किन हो सिमरन किन हो उठाउँदिनौ फोन ओ सिमरन किन हो उठाउँदिनौ फोन ओ सिमरन किन हो उठाउँदिनौ फोन भोलि बेटा आउनु भन्थ्यो हिजो बेलुकी च्याटमा भोलि बेटा आउनु भन्थ्यो हिजो बेलुकी च्याटमा दिनैभरि कुरी बसे पुलचोक नारायण घाटमा पुलचोक नारायण घाटमा सिमरन किन हो सिमरन सिमरोन सिमरोन ओइ सिमरोन किन हो उठाउँदिनौ फोन ओइ सिमरोन किन हो उठाउँदिनौ फोन ओइ सिमरोन किन हो उठाउँदिनौ फोन कति साह्रो निष्ठुरीको मन झ्यापै थियो मेरो मुटुको धडकन है झन्झन झन्झन झन्झन झन्झन झन्झन टेन्सन माथि टेन्सन सिमरन किन हो किन हो सिमरन किन हो उठाउँदिनौ फोन ओइ सिमरन किन हो उठाउँदिनौ फोन ओइ सिमरन किन हो उठाउँदिनौ फोन